नवीन के भट्टराईको छिटेनी नि हामीमा आउने संग्रह काठमाडौँ सोही संग्रह काठमाडौँमा समाविष्ट तिमी मलाई बोलको गीत it's FM ninety one point टूमा नौलो धोन तिमी मलाई यति पीडा नदे खुसी फेरि तिमी नले तिमी मलाई यति पीडा नदे खुसी फेरि तिमी नले जीवन मेरो यो अधुरो नै हो तिमीलाई पाउने रहनै भो तिमी मलाई यति पीडा नदे कहिले काखी लेख्छु गीत तिम्रो बारेमा गुनगुनाइ झस्कन्छु म रातको अँधेरीमा टल्पलाउँछन् नाखाहरू यसै एकान्तमा तिमीलाई खोज्दै पुग्छन् यही दो बाटोमा this पीड़ा नदे फेरि तिमी नले जीवन मेरो यो अधुरो नै हो तिमीलाई पाउने रहर नै हो तिमी मलाई यति पीडा